सीआईएनको साझा खबरबाट प्रत्येक तामाङको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियोहरू र www.cin.org.np dot CIN dot ORG dot एनपीमा विश्वभर सुन्न सकिन्छ साझा खबरमा हामीसँग छन् सहमतिका लागि दलहरूको प्रयास जारी संविधान सभाको सीट संख्या चार सय एकानब्बे कायम गर्न दलहरू सहमति नजिक आकार हो त्यो आकार चाहिँ घटाउनु पर्छ चार सय एकानब्बे ठिक छ भन्ने सन्दर्भमा हामी एकमतमा पुग्यौँ त्यसभन्दा बाँकी विषयवस्तुहरूमा छलफल चल्दैछ कमलरीहरूको समस्या सम्बन्धी सुझाव पेश गर्न सरकारद्वारा समिति गठन उपत्यका बाहिरको प्रदर्शनमा पनि प्रहरी हस्तक्षेप मदन भण्डारीको हत्यारालाई त अहिलेसम्म कारवाही भएको छैन दरबार हत्याकाण्डको होइन रहस्य सार्वजनिक भएको छैन भन्ने तपाईँहरू किन आत्तिनु भएको छ भन्ने सबै तर्क गर्नुभयो कि सिडिओले भोजपुरका दुई युवा गाई पालन व्यवसायमा लागेर उदाहरणीय काम गर्दै बागलुङका आमाहरू बुढेउलेमा पनि लेखपढ सिक्न विद्यालय धाउँदै आधा जिन्दगी त अझै बिताउन बाँकी नै छ यो उमेरमा पढेर डाक्टर मास्टर इन्जिनियर हुने भन्ने आशा र सपना बोकेर लागेको त होइन यो झलकै हेरेर अझ चिन्ने मात्र हुन सकौं र थ्री स्टार र आरसेटी राजधानीमा जारी गोर्खा कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश लगायत अरू खबर पनि सैकड़ों रेडियो हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन सहमतिका लागि भन्दै छलफलमा पुग्ने अनि सहमतिको अन्तिम बिन्दुसम्म पुग्न नसक्ने मुख्य दलहरूको प्रवृत्ति नेपाली राजनीतिको नियति नै बनेको छ सहमति बिना नेताहरू छलफलबाट उठ्ने श्रृंखला दोहोरिरहँदा दोस्रो संविधान सभाको चुनाव अझै निश्चित हुन सकिरहेको छैन अब केही गर्लान् भनेर धैर्यका साथ सकारात्मक निर्णयको प्रतीक्षामा रहेका नेपाली नागरिकले अझै कति धैर्य गर्नुपर्ने हो अनुमान लगाउन गाह्रो छ आगामी संविधान सभा सदस्य संख्या चार सय एकानब्बे बनाउनेमा मुख्य चार राजनीतिक शक्ति सहमति नजिक पुगेका छनृ उच्चस्तरीय राजनीतिक समितिको आज बिहान बसेको बैठकमा एघार बुधे सहमति अनुसार अघि बढ़न चारै पक्ष सहमत भएका हुन् विवाद बढ़दै जाँदा एकीकृत माओवादी र मधेसी मोर्चाले संविधान सभा छ सय एक सदस्य हुनुपर्ने कुरा राखे पनि वर्तमान सरकार बनाउँदा भएको सहमतिबाट पछि नहट्ने सहमति भएको छ उच्चस्तरीय राजनीतिक समितिका संयोजक एमाले अध्यक्ष झलनाथ खनालले यसअघि संविधान सभा चार सय एकानब्बे सदस्य बनाउने सहमतिबाट पछि नहट्न चारै दल सहमत भएको जानकारी दिनुभयो आकार हो त्यो आकार चाहिँ घटाउनु पर्छ चार सय एकानब्बे ठिक छ भन्ने सन्दर्भमा हामी एकमतमा पुग्यौँ त्यसभन्दा बाँकी विषयवस्तुहरूमा छलफल चल्दैछ ती विषयवस्तुहरूमा हामी चौबिस गते एघार बजे बस्छौँ र दिनभरि छलफल गरेर एउटा टुङ्गोमा पुग्यौँ दलहरूबीच थ्रेस होल्ड र उम्मेद्वार हुनका लागि चाहिने योग्यताका विषयमा भने कुरा मिल्न सकेन नेपाली कांग्रेस र एमाले थ्रेस होल्ड राख्नुपर्ने अडान राखेका छन् भने एकीकृत माओवादी र मधेसी मोर्चा सहित साना दलहरू त्यसको विपक्षमा छन् थ्रेस होल्ड उम्मेद्वारको योग्यता लगायतका विषयमा सहमति जुटाउन समितिको बैठक यही जेठ चौविस गते फेरि बस्नेछ राष्ट्रपति डाक्टर रामवरण यादव र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव बीच आज निर्वाचन सम्बन्धी अध्यादेश तथा समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको छ खिलराज रेग्मी सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै आएका फोरम नेपालका अध्यक्ष यादव र राष्ट्रपति बीच शीतल निवासमा भेट भएको हो नेता यादवले बाधा अड्काउ फुकाउ आदेश खारेज हुनुपर्ने र समानुपातिक उम्मेद्वारको सीट संख्या घटाउन नहुने अडान राख्दै अडान राष्ट्रपति समक्ष राख्नु भएको थियो एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीले संस्थागत रूपमा कुनै पनि स्थानमा चन्दा संकलन नगरेको बताएको छ प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति निकालेर आफ्नो पार्टीले कहीँ कतै पनि चन्दा नउठाएको र चन्दा उठाएको भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको बताउनु भएको छ साथै देशमा संविधान सभाको चुनावका बारेमा गम्भीर छलफल भइरहेका बेला आफ्नो पार्टीका विरूद्ध लाग्नेहरूले गलत प्रचार गरेको दावी पनि विज्ञप्तिमा गरिएको छ एकीकृत नेकपा माओवादीको युवा संगठन यङ कम्युनिष्ट लीग वाइसीएलले तत्काल संविधान सभा चुनावको मिति घोषणाको माग गर्दै सरकारको ध्यानकर्षण गराएको छ आज चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर वाइसीएलले अघिल्लो संविधान सभा चुनावको कानून अनुसार नै आगामी चुनाव गराउन आग्रह गरेको अध्यक्ष गणेश मान पुनले जानकारी दिनुभयो संविधान सभाको मिति छिटोभन्दा छिटो घोषणा गर्नुपर्छ गरियोस् भन्ने विषय लगायत खास गरी जनताको प्रतिनिधित्वलाई सहज ढङ्गले प्रतिनिधित्व हुन हुने गरी कुनै पनि प्रकारको बन्देज नलगाइयोस् भन्ने लगायतका र त्यसको साथसाथै युवामै बजेट महिला हिंसा त्यस्तै प्रकारले युवा हितवाल सरकारले आन्दोलनरत मुक्त कमलरीहरूसँग वार्ता गर्न र समस्या समाधानका लागि सुझाव पेश गर्न आज समिति गठन गरेको छ मुख्य सचिव लीलामणि पौड्यालको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थितिमा बसेको बैठकले महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव उपेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो समितिमा गृह शिक्षा श्रम तथा रोजगार र भूमि सुधार तथा व्यवस्था मन्त्रालयका एक एकजना सहसचिव सदस्य रहेका छन् बैठकले आन्दोलनरत मुक्त कमलरीहरूलाई वार्तामा बस्न आग्रह आग्रह पनि गरेको छ यसैबीच कमलरी हत्या र कमलरीमाथि भइरहेको यौन शोषणको छानबिन गर्दै छानबिनको माग गर्दै आज पनि मुक्त कमलरीहरूले विभिन्न जिल्लामा पनि आन्दोलन जारी राखे आन्दोलन अन्तर्गत दाङ जिल्ला प्रशासन अगाडि शान्तिपूर्ण धरनामा बसेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको र चारजना गम्भीर घाइते भएको रेडियो गणतन्त्र राप्तीले खबर पठाएको छ प्रशासनले भने अझै पनि कमलरीका मागहरूलाई महत्व नदिएको मुक्त कमलरी विकास मंच दाङका सहायक प्रबन्धक सूरज बुढाथोकीले सीआईएनसँगको कुराकानीमा बताउनुभयो दाङमा चाहिँ बहिनीहरूले गीतमा नारा लगाइराखेको बेलामा सायक सिडिओले हुनुहुन्थ्यो आज होइन दुर्गादत्त पौडेल उहाँले बोलाउनु भयो चार पाँचजना बहिनीहरूलाई होइन अनि बोलाइसकेपछि उहाँले म पनि गएको थिएँ त्यहाँसँगै होइन अनि उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ मदन भण्डारीको हत्यारालाई त अहिलेसम्म कारवाही भएको छैन दरबार हत्याकाण्डको होइन रहस्य सार्वजनिक भएको छैन भने तपाईँहरू किन हात दिनु भएको छ भन्ने खालको तर्क गर्नुभयो कि सायक सिडिओले कसरी न्यायको बिएसपीको कमानमा चाहिँ त्यहाँ अर्को पनि छैन के के गरेर उनीहरू चाहिँ महिला प्रहरीहरू हुँदा हुँदै पनि पुरुष साथीहरूलाई चाहिँ अगाडि बढाइएको छ आज पनि के गरी दोहोरिएको छ महिलामाथि हुने हिंसाका घटना बढ़िरहेको भन्दै विभिन्न किसिमको आन्दोलन गर्दै आएका महिला अधिकार कर्मीहरूले आज आज पनि आन्दोलन जारी राखे अधिकार कर्मीहरूले प्रत्येक सोमबार दिउँसो बाह्र बजेदेखि एक बजेसम्म काठमाडौँको सिंहदरबार नजिकै हनुमान स्थान अनामनगरमा आज धरना दिएका हुन् उनीहरूले लैंगिक विभेदमा आधारित हिंसा अन्त्यको लागि मापदण्ड बनाइनुपर्ने भएका नीति नियम कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै आएका छनृ सिन्धुलीबाट सिन्धुलीबाट रौतहटको चन्द्रनिगाहपुर जाँदै गरेको यात्रुभाको बस पूर्व पश्चिम महेन्द्र राजमार्गको राजमार्गमा पर्ने जुडीबेला गाविसमा दुर्घटना हुँदा गाड़ीका सहचालकको मृत्यु भएको छ भने सोह्रजना घाइते भएका छन् दुर्घटनामा बसका सहचालक सिन्धुली घर भएका कमल श्रेष्ठको ज्यान गएको प्रहरीको भनाई उद्धित गर्दै रेडियो गुञ्जन रौतहटले खबर पठाएको छ घाइतेहरूको रौतहटका विभिन्न अस्पताल तथा वीरगंजमा उपचार भइरहेको छ र एउटा खेल खबरमा थ्री स्टार र Ranipokhari corner team RCT club Gorkha cup फुटबलको क्वार्टर फाइनलमा पुगेका छन् आज भएको समूह चरणको अन्तिम खेलमा आरसिटीले नवलपरासीको देशभक्त क्लबलाई पाँच शून्यले पराजित गर्दै समूह उपविजेता बन्दै क्वार्टर फाइनलमा पुगेको हो अर्को खेलमा थ्री स्टारले एपीएफलाई दुई एकले हराएको छ लक्ष्मी बस्नेत दलहरूको श्रृंखलाबद्ध छलफलले अलमलमा परेको राजनीति र निकासको सम्भावना सरकारले राजनीतिक दलहरूको खास गरी चार राजनीतिक दलहरूको सुझाव माग गरिराखेको छ एकले अर्कोलाई छोड्न सक्ने र के के हो त रिपोर्टसँगै भोजपुरका दुई युवा गाईपालन व्यवसायमा लागेर उदाहरणीय काम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 सहित राजेश सोहानी ताप्लेजुङका सरकारी तथा अन्य कार्यालयमा रकम नलिई काम नहुने गरेको एक अध्ययनले देखाएको छ राष्ट्रिय सतर्कता केन्द्रले ताप्लेजुङमा गरेको सर्वेक्षण अनुसार सोह्र प्रतिशत नागरिकको काम कर्मचारीलाई रकम बुझाएपछि मात्रै हुने गरेको रेडियो तमोर ताप्लेजुङले खबर पठाएको छ धन कमाउन खाड़ी मुलुक पुगेका भोजपुर दलगाउँ गाविसका दुई युवा घर फर्केर गाई पालनमा लागेका छनृ छ वर्ष विदेशी भूमिमा पसिना बगाएका नगेन्द्र बहादुर कार्की र चार वर्ष विदेशीका ज्ञान कार्की दाजुभाइले सोह्र लाख लगानीमा बीसवटा गाई किनेर व्यावसायिक गाई पालन गरिरहेका छन् चमलुङमा एफएम भोजपुरबाट दीपक राईको रिपोर्ट विदेशमा रहँदाखेरि पैसा त एकमुष्ट यहाँको नेपालको अनुपातमा उहाँ कमाइन्थ्यो तर उहाँ भनेको चाहिँ सम्मान थिएन अर्काको देशमा गुलामी भएर बस्नु पर्थ्यो हामीले चाहिँ फिरेर चाहिँ आफ्नै ठाउँमा चाहिँ केही गरौँ आफ्नै ठाउँमा चाहिँ सम्मान हुने रहेछ उदाहरणीय काम हुने रहेछ युवाहरूले पनि यस्ता हाम्रो साँच्चै भन्नुपर्दाखेरि चाहिँ यो व्यवसाय गर्ने भनेको त एउटा गोठालै पेसा हो हाम्रो हजुरबाहरूले बाले पनि गरिरहनु भएको र हामीले चाहिँ अलिकति अन्तर हिसाबले चाहिँ गर्ने गाई पाल्न सुरु गरेको एक वर्ष नबित्दै कार्की दाजुभाइले दैनिक पच्चिसदेखि तीस लिटरसम्म दुध बिक्री सुरु गरिसके गरेका छन् फारममा अहिले पाँचवटा दुहुना गाई रहेको र केही गाईहरू ब्याउन अवस्थामा रहेको छ उनीहरूले उत्पादन गरेको दूध भोजपुर दुग्ध उद्योगले प्रति लिटर चालिस रुपियाँमा खरिद गर्दै आएको छ विदेशमा बगाएको पसिना भन्दा घरमै गाई पालनबाट भएको आमदानीले नगेन्द्र कार्की मख हुनुहुन्छ हामी डेरीमा बिक्री गर्छौँ अहिले प्रति लिटर चालिस मेहनत गर्नु पर्यो अहिलेसम्म भइरहेका छौँ व्यावसायिक रूपमा गाई पाल्न औसेका कार्की दाजुभाइले करिब दस रोपनी जग्गा भाडामा लिएर जय घाँस पनि छरेका छन् गाईलाई खुवाउनको लागि बढ़ी भर तराएको भए पनि सकेसम्म स्थानीयको दाना चोकर र घाँस किन्दा छिमेकीलाई पनि फाइदा पुगेको छ भौगोलिक अवस्थाले केही कठिनाई भए पनि स्थानीयको हौसलाले प्रेरणा मिलेको बताउनुहुन्छ ज्ञान बहादुर कार्की रेडियोहरूबाट अलिकति मिडियाको मान्छेहरूले चाहिँ केही गर्नुपर्छ गर्नुपर्छ तपाईँले राम्रो काम गर्नुभएको छ भनेर चाहिँ यस्तो खालको चाहिँ हौसलित कामहरू गर्नुभएको छ भनेर चाहिँ हौसला दिने काम चाहिँ गर्नुभएको छ कार्की दाजुभाइले सामान्य तालिम लिए पनि देखेको भरमा नै आधुनिक गाई फारम बनाएका छन् फारममा जन्मेका बाछीहरू दुध उत्पादनको लागि पाल्ने र भरहरू बिक्री गर्ने उनीहरूको सोच छ दीपक राई सीआईएन चमलिङमा एफएम भोजपुर डोटीको सरस्वतीनगर र लक्ष्मीनगर गाविसमा हेपाटाइटिस बीको सन्तास फैलिएको छ प्राथमिक स्वास्थ्य केन्द्र सरस्वती नगरका ल्याब टेक्निसियन रूपलाल डीसीका अनुसार सरस्वती नगर गाविसको कनेरी र लक्ष्मीनगर गाविस नौ सिराडमा सबैभन्दा बढ़ी हेपाटाइटिस बीका बिरामी भेटिएको त्रिवेणी एफएम डोटीले जनाएको छ कुनै बेला साँझ बिहानको छाकटार्न धौधौ पर्ने दाङका हेमलाल सार्की अहिले बंगुर व्यवसायी बन्नु भएको छ आमदानी पनि राम्रै भएको छ अरूले पनि सिको गर्न थालेका छन् रेडियो हाइवे लमही दाङबाट ओम प्रकाश गुप्ता दाङ देउखुरी लालमटिया गाविस वार्ड नम्बर सात बराहाखुट्टी सुकुम्बासी टोलमा लाहुरे बंगुर फर्म अहिले चर्चाको विषय नै बनेको छ घर जग्गा नभएर सुकुम्बासीको हैसियतमा बसे पनि मेहनत गरेर बङ्गुर पालन गरेपछि हेमलाल सार्की अहिले सफल व्यवसाय नै बनिसक्नु भएको छ बंगुर पालनबाट उहाँले अहिले वर्षमा दुई लाख भन्दा बढी आमदानी गरिरहनु भएको छ मैले मोटामोटी हिसाब गर्दाखेरि लगभग दुई लाख रुपियाँ बचाउँछु मैले खर्च घटाएर त्यसलाई एउटा भूमिबाट मैले दुईवटा बुङ्गुरको बच्चा पाएको उपलब्ध गराइरहेको थियो यो शुद्ध सुरुमा चाहिँ केही होइन भनेर मलाई अब त्यही पैसाले अब त्यही बुङ्गुरको व्यवसाय उसबाट अब खाना लाउन लगभग पुगेकै छ यताउता गर्न दुईवटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएका हेमलालको फर्ममा अहिले चालिसवटा बङ्गुर रहेका छन् जिल्ला पशु सेवा कार्यालय दाङ र स्वरोजगार बंगुर विकास सहकारी संस्थाको सहयोग लिएर व्यवसाय शुरू गर्नुभएका सार्कीले मासु बिक्रीका लागि दाङ र छिमेकी जिल्लासम्म बजार विस्तार गरिसक्नु भएको छ सार्कीको सिको गर्दै अहिले लालमटिया गाविसम्म यो व्यवसाय गर्नेहरूको संख्या समेत बढ्न थालेको छ Om Prakash Gupta CIN radio highway Lamahi Dang अब बाँकी खबर आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कार्यवाहीको माग गर्दै नेपाली कांग्रेस दोलखाले आह्वान गरेको जिल्ला बन्द दिउँसोदेखि फिर्ता भएपछि जनजीवन सामान्य बनेको छ हिजो वाईसीएलका कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको भन्दै कांग्रेस दोलखाले अनिश्चितकालीन जिल्ला बन्द गर्ने घोषणा गरे पनि विभिन्न पक्षको आग्रहपछि बन्द फिर्ता लिएको कालिम्चोक एफएमले खबर पठाएको छ र रोल्पा जिल्लामा एक गाउँमा एक पत्रकार उत्पादन गरिने भएको छ गाउँ पिछे पत्रकार उत्पादन गर्ने उद्देश्यले पाँच दिने तालिम आजदेखि शुरू गरिएको छ तालिममा समाचार लेखन रिपोर्टिङ अन्तर्वार्ता रेडियो उद्घोषण लगायतका विषयमा प्रशिक्षण दिइने रेडियो जलजला रोल्पाले खबर पठाएको छ यस्तै रूपाकोट रेडियो खोटाङका अनुसार खोटाङको दुर्छिममा एक महिने खोजमूलक पत्रकारिता तालिम शुरू भएको छ राजेश सहानी साझा खबरमा अब दलहरूको अलमल निर्वाचन सम्बन्धी अध्यादेशको बारेमा दलहरू बीच कुरा नमिल्दा आगामी संविधान सभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी अन्यलमा परेको छ आउँदो मंगिरमा चुनाव गर्ने प्रतिबद्धता सरकारले दोहोर्याउँदै आए पनि सरकार गठनपछि बनेको उच्च स्तरीय राजनीतिक समितिले सरकारलाई उचित सल्लाह दिन सकिरहेको छैन अन्तरिम चुनावी सरकारलाई सल्लाह सुझाव दिन बनेको राजनीतिक समिति नै अनिर्णयको बन्दी बनिरहेको छ प्रकाश चन्दको रिपोर्ट गणतन्त्र दिवसकै दिन निर्वाचनको मिति घोषणा हुने पुरै सम्भावना छ र समितिको अर्को बैठक छ र त्यसमा हामी कहिले गणतन्त्र दिवसको मौका पारेर त कहिले उच्चस्तरीय राजनैतिक समितिको बैठकबाटै संविधान सभा चुनावको मिति घोषणा गर्ने दलका नेताहरूको भनाई सुन्दा नागरिक मात्रै होइन चुनावको मितिबारे सहमति चाँडै होस् भन्ने अपेक्षामा रहेको सरकार पनि उत्साहित भयो तर नेताहरूको भनाईमा सहमति र गराईमा विमति दोहोरिँदा सरकार सरकार पनि अप्ठ्यारोमा परेको छ सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेल अब हामीले चाहिँ दुई काम गर्नु पर्छ एउटा चाहिँ यो अध्यादेशको टुङ्गल लगाउँछौं त्यसपछि निर्धारण आयोग गठन गर्छौं अनि मिति घोषणा गर्छौं खिलराज रेग्मी नेतृत्वको अन्तरिम सरकारलाई सरसल्लाह दिने गरी करिब अस्सी दिन अघि उच्चस्तरीय राजनैतिक समिति गठन भएको थियो निर्वाचन आयोगबाट प्रस्तावित संविधान सभा निर्वाचन सम्बन्धी कानूनका थ्रेस होल्ड फौजदारी अभियोग लागेकालाई चुनावमा उठ्न दिने उम्मेद्वारले सम्पत्ति विवरण बुझाउनु पर्ने लगायतका विषयमा दलहरू आफ्नो अडान छोड्न तयार पनि छैनन् चुनावको मिति तोक्छौं पनि भनिरहेका छनृ उच्चस्तरीय राजनीतिक समिति मातहत गठित कार्यदलका सदस्य एमाले नेता रघुजी पन्त थ्रेस जुन कुरा छ नि थ्रेस कुरामा चाहिँ एमाले र काङ्ग्रेसले आफ्नो अडान राखे त्यसमा चाहिँ एमाओवादी र मधेसी मोर्चाले नै आफ्नो अडान राख्यो त्यसमा चाहिँ छलफल जारी दलहरूसँगको छलफलबाट निर्वाचन सम्बन्धी कानून पारित गर्ने प्रयास असफल भएपछि सहमतिको भारी प्रमुख चार राजनीतिक शक्तिको पिठ्यूमा बोकाएर सरकार उनीहरूको निर्णय पर्खेर बसिरहेको छ निर्वाचन सम्बन्धी कानून र चुनावको मिति एक अर्कामा जोडिँदा राजनीतिक समितिको ध्यान पनि त्यसैमा केन्द्रित भएको दावी गर्दै कंग्रेस महामन्त्री कृष्ण प्रसाद सिटौला निर्वाचन सम्बन्धी अध्यादेश जारी नभएका निर्वाचनको मिति घोषणा गर्ने मात्र कुरा निरर्थक हुन्छ त्यसैले निर्वाचन सम्बन्धी अध्यादेश छिटै आउनुपर्छ सरकारले ल्याउनुपर्छ भन्ने हो त्यसका लागि सरकारले राजनीतिक दलहरूको खास गरी चार राजनीतिक दलहरूको सुझाव माग गरिराखेको छ यो विषयमा निर्वाचन आयोगले आफ्नो एउटा सुझाव मन्त्री परिषदलाई दिएको छ राजनीतिक दलहरूलाई दिएको छ तर राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल दलहरूमा त्यागको भावना कमजोर भएको टिप्पणी गर्नुहुन्छ कसैले कसैलाई एक दिन त्याग गरेको छैन हेर्नु सबै परिस्थितिले बाँधिएपछि सम्झौतामा आइपुग्नु बाध्य भएका हुन् माओवादी सके एक्लै जितेर आफ्नो शासन स्थापित गरेर छोरी त्याग गरे हो र त्यो होइन त्यस्तै गरेर काङ्ग्रेस एमाले तपाईँको शान्ति प्रक्रियामा प्रवेश गरेको त्याग गरेर प्रक्रिया गरेको हो र बाध्यहरू सबै बाटो बन्द भएपछि गरेका हुन् व्यावहारिक रूपमा एकले अर्कोलाई छोड्न सक्ने र नगरिन हुने कुराहरू के के हो त संविधान सभा निर्वाचन सम्बन्धी कानूनको बारेमा कांग्रेस एमाले एकातर्फ छन् भने एकीकृत माओवादीले मधेसी र साना दलहरूलाई साथ दिइरहेको छ सहमतिको विकल्प छैन भन्ने बुझेका दलहरूले जुनसुकै अवस्थामा पनि छिटो सहमति गरी अल्झिरहेको राजनीतिलाई गति दिनु आवश्यक छ लील चन्द सीआईएन काठमाडौँ तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ उमेर ढल्के पनि बागलुङका आमाहरूले लोभै लाग्ने गरी लेखपढ़ गर्ने जाँगर देखाएका छन् रेडियो रिपोर्ट बाँकी नै छ साझा खबर सुन्दै गर्नुहोला यो ल्याउने कि त्यो ल्याउने मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूलाई विशेष जानकारी काठमाडौँ वीर अस्पतालका वरिष्ठ फिजिसियन पेट छाती मोटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ डाक्टर मनोज शाह यही ज्येष्ठ चौबिस गते शुक्रबार र पच्चिस गते शनिबारका दिन रत्नगर अस्पताल प्रारी टाँडीमा आउँदै हुनुहुन्छ त्यसैले सम्बन्धित बिरामीहरूले सम्पर्क गरी स्वास्थ्य